तयार पारेको राष्ट्रिय खबरमा सुरुचि बन्जारा र सुमन भट्टराईको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा गोमा एयरको विमान हुम्लाको सिमीकोट विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ अवतरणका क्रममा भित्तामा ठोकिएको विमानको दायाँ भागमा क्षति पुगे पनि विमानमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् नौजना यात्रुसहित नेपालगंजबाट हुम्लाको सिमीकोटका लागि उडेको विमान बिहान करिब एघार बजे अवतरणका क्रममा दुर्घटनामा परेको थियो थियो स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा नदिने प्रश्न पार्नु भएको छ संविधानले नै प्रधान न्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्ने व्यवस्था गरेकाले राजीनामाको प्रसंग राजनीतिक प्रचार मात्र भएको उहाँको दावी छ काभ्रेको धुलिखेलमा आजदेखि शुरू भएको राष्ट्रिय जनसंख्या नीति सम्बन्धी तीन दिने गोष्ठीमा मन्त्री मल्लिकले निर्वाचनको मिति घोषणा हुन ढिलाइ हुनुमा दलहरूबीचको विवाद नै जिम्मेवार रहेको बताउनुभयो दलहरूबीच सहमति भए लगतै मिति घोषणा गर्न सरकार तयार रहेको उहाँको भनाई थियो गृह मन्त्री माधव प्रसाद घिमिरेले देश संविधान सभाको निर्वाचनमा होमिएकाले निर्वाचन सम्पन्न गर्न सघाउन सबै पक्षलाई आग्रह गर्नु भएको छ आम जनता र सरकारवाला सबै पक्षको सहयोग बिना निर्वाचन सम्भव नभएको उहाँको भनाइ छ नेपाल सितोरियो कराते संघको आयोजनामा आजदेखि राजधानीमा शुरू भएको उन्नाइसौं अन्तर्राष्ट्रिय हाई स्कूल कराते प्रतियोगिताको उद्घाटन गर्दै गृह मन्त्री घिमिरेले निर्वाचनको तयारीमा सरकार जुटिरहेको बताउनुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरूको सहभागिता बिना संविधानसभा निर्वाचन हुनै नसक्ने दावी गर्नुभएको छ इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले चुनावको माहौल बनिरहेको भन्दै चार दलका नेताहरूले भाषण गर्दै हिँडे पनि यथास्थितिमा चुनाव हुन नसक्ने ठोकुवा गर्नुभयो अध्यक्ष वैद्यले संविधानसभा निर्वाचनका नाउँमा अर्को षड्यन्त्र शुरू भइरहेको टिप्पणी पनि गर्नुभयो कार्यक्रममा यस वर्षको कृष्णसेन इच्छुक साहित्य पुरस्कार दिल सहनीलाई दिइएको छ त्यस्तै इच्छुक कला पुरस्कार इन्द्रबहादुर विक कृष्णसेन इच्छुक प्रतिभा पुरस्कार निभा शाहलाई प्रदान गरिएको थियो नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले क्रान्तिको झण्डा विदेशीलाई बुझाएको भन्दै पार्टी एकता हुन नसक्ने बताउनु भएको छ एकीकृत माओवादी विदेशीहरूको शरणमा परेको भन्दै राष्ट्रियतालाई धरापमा राख्नेहरूसँग एकता र सहकार्य गर्न नसकिने उहाँको भनाई छ नेकपा माओवादीको अखिल क्रान्तिकारी बाल बालकुमारी क्याम्पस इकाई समितिले आज चितवनमा गरेको कार्यक्रममा नेता चन्दले सबै राष्ट्रवादी शक्तिहरूमा मिलेर स्वाधीन नेपाल बनाउन आफ्नो पार्टी तयार रहेको दावी गर्नुभयो गैर दलीय सरकारले गराउने निर्वाचनमा आफ्नो पार्टीको असन्तुष्टि रहेको भन्दै एकतर्फी रूपमा मिति घोषणा गरे आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरूको अकर्मण्यताका कारण अहिले संसदीय प्रजातन्त्र र राष्ट्रिय स्वाधीनता धरातमा परेको बताउनु भएको छ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाले गरेको कार्यक्रममा अध्यक्ष थापाले बहुदलीय प्रजातन्त्र र राष्ट्रिय अखण्डतालाई अक्षुग्न राख्न विद्यार्थीहरू सक्रिय हुनुपर्ने बताउनुभयो परीक्षा नियन्त्रण कार्यालयले दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षाको नतिजा जेठ अन्तिम साता प्रकाशन गर्ने तयारी गरेको छ कार्यालयका अनुसार उत्तर पुस्तिका परीक्षण कार्य सम्पन्न भइसकेको छ पन्ध्रवटा केन्द्रको उत्तर पुस्तिका आउन बाँकी रहेकोमा एक साताभित्र सबै उत्तर पुस्तिका आइसक्ने र अन्तिम सातामा नतिजा प्रकाशन गरिने पनिकाले जनाएको छ विशेष गरी तराईका जिल्लाबाट उत्तर पुस्तिका आउन बाँकी रहेको बताइएको छ उत्तर पुस्तिका परीक्षण कार्य एक हजार सात सय छयासी केन्द्रमा सञ्चालन गरिएको थियो दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षा गत चैत एक गतेदेखि नौ गतेसम्म सञ्चालन भएको थियो मेगा ब्याङ्कले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ब्याङ्कले आज राजधानीमा पत्रकार सम्मेलन गरी जेठ नौ गतेदेखि बाइस गतेसम्म सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने जनाएको हो कुल जारी पुँजी दुई अर्ब तेत्तीस करोड़ मध्ये तीस प्रतिशत रकमको प्रति सेयर किता एक सयका दरले उनसत्तरी लाख नब्बे हजार किता प्राथमिक सेयर निष्कासन हुने ब्याङ्कले जनाएको छ पत्रकार सम्मेलनमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले मेगा ब्याङ्कको सेयरमा ढुक्क भएर लगानी गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो नेपाल प्रेस युनियनले आफ्नो बाइसौं स्थापना दिवस तनहुको पर्यटकीय नगरी बन्दीपुरमा मनाइरहेको छ स्थापना दिवसका अवसरमा बन्दीपुरमा गर्न लागि विशेष कार्यक्रमको कंग्रेस सभापति सुशील कोइरालाले उद्घाटन गर्दै हुनुहुन्छ कार्यक्रमलाई सभापति कोइराला सहित कंग्रेस नेताहरू डाक्टर मिनेन्द्र रिजाल अर्जुन नरसिंह केसी विमलेन्द्र निधि लगायतले सम्बोधन गर्नेछन् कार्यक्रममा लोकतान्त्रिक संविधान निर्माणका चुनौती र लोकतान्त्रिक संविधान निर्माणमा प्रेसको भूमिका विषय विचार गोष्ठी पनि गरिँदैछ बन्दीपुर बन्दीपुरमै भोलि प्रेस युनियनको केन्द्रीय कार्य समितिको बैठक बस्नेछ बैठकमा श्रमजीवी पत्रकार ऐनको पालना लगायत पत्रकारका विविध पेसागत हकितका विषयमा छलफल हुने युनियनका महासचिव शिवलम्साले जानकारी दिनुभयो पत्रकार कृष्णसेन इच्छुकको एघारौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बिहान क्रान्तिकारी पत्रकार संघको आयोजनामा काठमाडौँको शान्ति बाटिकाबाट प्रभात फेरी गरिएको छ त्यस्तै इच्छुक सांस्कृतिक प्रतिष्ठानले पनि काठमाडौँमा विशेष कार्यक्रम गरेको छ क्रान्तिकारी पत्रकार संघले पनि पत्रकार सेनको स्मृतिमा प्रभात फेरी र भिडकुटी मण्डपमा कोणसभा गरेको थियो प्युठानको झिम्रुक खोलाले बगाउँदा तोरवाङ गाविस छ कि बाइस वर्षे राधा उपाध्याय र उनकी सात महिनाकी छोरीको मृत्यु भएको छ हिजो दिनभर आएको छरी हिजो दिनभर परेको झरीपछि बढ़ेको खोला तर्ने क्रममा आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ मृतक सरस्वतीको शव तोरवाङ छकै घुम्ने ठाँटीमा र छोरीको शव खैरा आठमा फेला परेको छ यसैबीच सर्लाहीको कालिन्जोरमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ बिहान परेको चट्याङले कालिन्चोर चार सिस्ने खर्क बस्ने साठी वर्षीय कान्छीमाया लामाको मृत्यु भएको हो आदिवासी जनजाति महासंघले गरेको बन्दका कारण आज दोस्रो दिन पनि सुर्खेतको जनजीवन प्रभावित बनेको छ काँक्रे बिहारमा बुद्धको मूर्ति राख्ने विषयमा प्रशासनले हस्तक्षेप गरेको भन्दै जनजाति महासंघले आजबाट अनिश्चितकालीन बन्दको आह्वान गरेको हो सुर्खेतको धार्मिक तथा पुरातात्विक महत्वको काँक्रे बिहारमा स्थानीय बौद्ध धर्मावलम्बीले बुद्धको मूर्ति राख्न खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै महासंघले हिजो बन्द आह्वान गरेको थियो बन्दका कारण सवारी साधन बजार शैक्षिक संस्था सबै प्रभावित भएका छनृ यसैबीच एक महिना अघि हत्या भएकी राधा मण्डलका परिवारलाई क्षतिपूर्ति दिने सहमति भए पनि सुनसरीको दुहबी बजार पनि आज बन्द रहेको छ मण्डलको हत्यामा संलग्नलाई कार्यवाहीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपमा घाइते भएकालाई उपचारका लागि धरान लैजाने क्रममा इटहरीमा एम्बुलेन्स चालकले दुर्व्यवहार गरेको भन्दै स्थानीय बासिन्दा फेरि प्रदर्शनमा उत्रिएका हुन् प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आज बिहान सातजना घाइते भएका छन् त्यस्तै हत्याको विरोधमा हिजो गरिएको दुहबी बन्दको क्रममा बन्दकर्ताले एम्बुलेन्समाथि तोडफोड़ गरेको र चालकहरूमाथि कुटपिट गरेको विरोधमा एम्बुलेन्स चालकहरू पनि आज आन्दोलनमा उत्रिएका छन् पछिल्ला केही दिनमा दिनौ जसो झरी परे पनि मनसुन शुरू हुन अझै दुई हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले मनसुन वायुको कारण नभई पश्चिम बंगाल र बिहार लगायतका ठाउँमा न्यून चापीय क्षेत्र निर्माण भएकाले वर्षा भएको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार पश्चिमी वायुको प्रभाव पूर्ण रूपमा अन्त्य र बंगालको खाड़ीबाट वायु वहन थालेपछि आगामी जून दस तारीकदेखि मात्र मनसुन शुरू हुनेछ धनकुटा जिल्लाको मारे ककटरे गाविसस्थित लेगुवा खोला जलविद्युत आयोजनाको कुलो पहिरोले भत्काएको लामो समय भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन पहिरोले भत्किएको महेन्द्र कुलो आर्थिक अभावका कारण मर्मत नहुँदा करोडौँको आयोजना अलपत्र बनेको हो आयोजनाको कुलो मर्मतका लागि करिब अठार लाख खर्च लाग्ने आयोजनाका अध्यक्ष धनबहादुर कुँवरको भनाइ छ राष्ट्रिय खबरमा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 सहरर्ष जानकारी गराउँदछौ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट पाँच दशकदेखि कोलम्बियामा विद्रोह गर्दै आइरहेको फार्क विद्रोही र सरकारबीच भूमि सुधारका विषयमा सहमति भएको छ करिब छ महिना यता जारी वार्ता प्रक्रियामा सबैभन्दा जटिल मानिएको भूमि सुधारका विषयमा सहमति भएको हो सहमतिपछि निकालिएको संयुक्त विज्ञप्तिमा भूमिको वितरणलाई व्यवस्थित गर्ने र गरिब जनतालाई जमीनमाथि पहुँच बढ़ाउने सहमति भएको उल्लेख गरिएको छ सहमतिलाई आर्थिक सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण खुट्किलो भएको विद्रोहीले जनाएको छ कोलम्बियाको ग्रामीण क्षेत्रमा विकासका लागि भूमिको व्यवस्थित वितरणले महत्व महत्वपूर्ण भूमिका खेल्ने सरकारी वार्ता टोलीका सदस्य हम्बर्टो डे लाकियाले बताएका छन् पार्क विद्रोही र सरकारबीचको वार्तामा भूमिको वितरण राजनीतिक समावेशीकरण निशस्त्रीकरण लागू औषध तस्करी नियन्त्रण द्वन्द पीड़ितको पुनर्स्थापना र शान्ति प्रक्रिया कार्यान्वयन गरी छवटा विषयलाई वार्ताको एजेण्डा बनाइएको छ भूमिको विषयमा सहमति भएपछि अबको वार्ता राजनीतिक समावेशीकरणमा केन्द्रित हुने बताइएको छ फ्रान्सको राजधानी पेरिसमा समलिङ्गी विवाहलाई वैधता दिने सरकारी कानूनको विरोधमा दशौं हजार मानिस सड़कमा उत्रिएका छन् समलिङ्गी विवाहलाई मान्यता दिने कानूनको विरोधमा प्रदर्शनकारीले पेरिसका मुख्य चोक र सड़कमा प्रदर्शन गरेको प्रहरी अधिकारीले बताएका छन् राष्ट्रिय खबरमा अब खेल खबर राजधानीमा जारी अन्डर नाइन्टिन महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि अहिले भैरहवा र विराटनगर बीच प्रतिस्पर्धा भइरहेको छ त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा भैरहवाले टस हारेर ब्याटिङ गरिरहेको छ भैरहवाले यो समाचार तयार पार्दासम्म एघार ओभरमा तीन विकेट गुमाएर चौवालिस रन बनाएको छ गत वर्षको उपविजेता भैरहवा यसपटक उपाधि जित्ने दाउमा छ यसअघि बिहान सभा नौ बजेबाट शुरू हुने भनिएको खेल वर्षाका कारण प्रभावित भएपछि दिउँसो दुई बजेपछि मात्र शुरू भएको हो विराटनगर फाइनलमा जनकपुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने वर्षाका कारण खेल प्रभावित भएपछि समूह चरणको रनरेटका आधारमा नेपालगंजलाई पछि पार्दै भैरवाले विराटनगरसँगको उपाधि भिडन्त पक्का गरेको हो राजधानीमा जारी गोर्खा कप फुटबलमा अहिले हिमालयन शेर्पा र बोइज युनियन भिडिरहेका छन् त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भइरहेको खेलमा यो समाचार तयार पार्दासम्म कुनै पनि टोलीबाट गोल भएको छैन त्यस्तै गरी आजै अपरान्ह चार बजे हुने खेलमा जाउलाखेल युथ क्लबले फ्रेन्च क्लबको सामना गर्नेछ प्रतियोगिता अन्तर्गत हिजोको खेलमा मनाङ मर्स्याङदी र नेपाल आर्मी विजयी भएका थिए र बालाजु कराते डो प्रतिष्ठानको आयोजनामा भोलिदेखि शुरू हुने अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ बालाजु कराते डो प्रतिष्ठानका अध्यक्ष ध्रुव विक्रम मल्लले दुई दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा नदिने मन्त्री मल्लीको प्रस्तुति गैरदलीय सरकारले चुनाव गर्ने गर्नै नसक्ने नेकपा माओवादी अध्यक्ष वैद्यको ठकुवा प्युठानको झिम्रु खोलाले बगाउँदा आमा छोरीको मृत्यु विभिन्न समूहले गरेको बन्दका कारण सुर्खेत र सुनसरीको दुहबी बन्द दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षाको नतिजा जेठ अन्तिम साता आउने नेपाल प्रेस युनियनले बाइसौं स्थापना दिवस मनाउँदै कोलम्बियाको फार्क विद्रोही र सरकार बीच भूमि वितरणका विषयमा सहमति फ्रान्समा समलिङ्गी विवाहलाई मान्यता दिने कानूनको विरोधमा हजारौं मानिस सड़कमा र अन्डर नाइन्टिन महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि भैरवा र विराटनगर बीच प्रतिस्पर्धा हुँदै गोर्खा कप फुटबलमा हिमालयन शेर्पा र बैज युनियन बीचको खेल जारी आजै जाउला खेल फ्रेन्ड्स भिन्ने हवस् त नेपालवाणी नेटवर्कबाट प्रसारण भइरहेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरुचि बन्जारा र सुमन भट्टराई विदा भयौं नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा